महाकाली सन्धि विपरीत पानीको बाँडफाँडमा किसोलो भारतद्वारा महाकाली नदीको पानी आफ्नो कब्जामा हुने गरी पञ्चेश्वर बहुद्देशीय आयोजनाको डीपीआर प्रस्ताव अपिनाम्पा संरक्षण क्षेत्रमा मनपरी कर्मचारी भर्ना प्रक्रिया तत्काललाई स्थगित बझाङमा किशोरी समूह र प्रहरी मिलेर बाल विवाह रोकियो सुदूरपश्चिममा नुनको अभाव नरहेको र बढी मूल्य तिर्नु पनि नपरेको साल ट्रेडिङको दावी छ महिनाका लागि नुन स्टक राखिने भएकाले अभाव नहुनेमा ढुक्क हुन आग्रह र बझाङको जयपृथ्वी नगरपालिकाका बासिन्दाले बिजुलीको पोल गाडेको दुई वर्ष बित्न लाग्दा समेत बिजुली देख्न पाएनन् प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु भारतले महाकाली नदीको लगभग सम्पूर्ण पानीमा आफ्नो कब्जा हुने गरी पञ्चेश्वर बहुद्देश्य आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर प्रस्ताव गरेको छ भारतको प्रस्तावलाई नेपालले स्वीकार गरी महाकाली नदीको अठहत्तर पानी भारतले र बाँकी मात्र नेपालले प्राप्त गर्नेछ बहुचर्चित महाकाली सन्धिमा नदी साझा र पानी आधा आधा भनिए पनि भारतले डिपीआरको मसौदामा तल्लो शारदामा पहिलेदेखि नै पानी उपयोग गरिरहेकाले त्यो कटाएर मात्र नेपालले पानी पाउने उल्लेख गरेको छ भारतीय सरकारी परामर्शदाता कम्पनी वापकोसले छ महिना अघि तयार पारेको उक्त मसौदा डिपीआरको अध्ययन गरी निर्कुलमा पुग्न पञ्चेश्वर विकास प्राधिकरणले दुवै देशलाई उपलब्ध गराएको थियो पूर्व सचिव लाकौलको संयोजकतामा गठित उक्त समूहले हालै ऊर्जा मन्त्रालयमा बुझाएको राई सहितको प्रतिवेदनमा भारतले महाकाली सन्धि विपरीत पानीको बाँडफाँडमा किसलो गरेको उल्लेख छ भारतले तल्लो शारदा नहरमा पहिलेदेखि पानी उपयोग हुँदै आएको र तल्लो शारदाको हकमा उपभोग भएकाले बाँडफाँडमा तल्लो शारदा नहरको पानी कटाएर मात्र बाँडफाँड गरिनुपर्ने उल्लेख गरेको समूहका सदस्य एवं सिंचाई विभागका पूर्व महानिर्देशक शिवकुमार शर्माले बताएका छन् सैद्धान्तिक रूपमै पनि महाकाली सन्धिले परिभाषित गरेका सिद्धान्तको परिधिभित्र नपरेको हुँदा सन्धिको सिद्धान्तभित्रैबाट डीपीआर आउनु पर्यो उनले भने महाकाली सन्धिको अक्षरश पालना हुनुपर्नेमा त्यसको बर्खिलाप हुने गरी डीपीआर मस्यौदा आएको देखिन्छ नेपाल र भारतबीच विक्रमसम्म दुई हजार बाहन्न साल माघ उनातिस गतेमा सम्पन्न महाकाली सन्धि अनुसार पञ्चेश्वर आयोजनापछि टनकपुर ब्यारेजमा नियन्त्रणमा आउने कुल सात हजार छ सय छब्बीस क्युसेक पानी मध्ये नेपालले तीन सय अन्ठाउन्न क्युसेक पानी पाउनुपर्छ सन्धिमा उल्लेख भएको पानी आधा आधाको सिद्धान्त अनुसार भारतले पनि तीन सय अन्ठाउन्न क्युसेक पानी पाउँछ तर उसले तीन सय छब्बीस क्युसेक पानी लैजाने क्षमता भएको नहरबाट हाल दुई सय अडचालिस क्युसेक पानी लिइरहेको छ भने नेपाललाई जम्मा अडतिस दशमलव तीन पाँच क्युसेक दिइरहेको छ भारतले तल्लो शारदामा लगिरहेको पानी घटाएर मात्र आधा आधाको सिद्धान्त स्वीकार गर्न नेपाललाई सन्धि भएदेखि नै दबाव दिँदै आएको छ नेपाली पक्षका अनुसार नेपालले पाउने कुल तीन सय अन्ठाउन्न क्युसेक पानीमा नेपाली भूभाग त्रियानब्बे हजार हेक्टर मात्र सिंचाई योग्य भएकाले एक सय अठाइस क्युसेक पानी भए पुग्छ र बाँकी एक सय तीस क्युसेक पानीको मूल्य भारतले नेपाललाई दिनुपर्ने नेपालले अडान राख्दै आएको छ ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार भारतले उक्त एक सय तीस क्युसेक पानीको मूल्य दिन नचाहे पञ्चेश्वरको बाँध लगायत संरचना निर्माणमा खर्च हालिदिन आग्रह गर्दै आएको छ उक्त पानीको मूल्य अनुसार नेपाली पक्षले पञ्चेश्वरको कुल लागतमा भारतले अस्सी प्रतिशत र नेपालले बीस प्रतिशत लगानी गरे पुग्छ तर भारतले नेपालले पाउने पानी एक सय अठाइस क्युसेक मात्र भएको बताउँदै आएको छ दार्चुलामा रहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले गरेको मनपरी कर्मचारी भर्ना प्रक्रिया कार्यालयले तत्काललाई रोकेको छ अहिलेलाई कर्मचारी भर्ना रोकिएको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनु भएको छ तेह्रजना कर्मचारी एकै पटक भर्ना गर्न लागेको समाचार बाहिर आए लगत्तै कार्यालयमाथि चौतर्फी दबाव परेको थियो संरक्षण परिषदले बाह्रजनाको नाम राख्न भन्दै सिफारिश गरेको थियो तर टिप्पणी उठाइएको कागजमा तेह्रजनाको नाम ठेगाना उल्लेख छ भने निर्णयमा चौधजना भर्ना गरिने भनेर उल्लेख छ एकजना को नाम अझै गोप्य राखिएको छ मंगलबारदेखि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय संरक्षण परिषदका अध्यक्ष चक्रसिंह ह्याकी र केही राजनीतिक दलका प्रतिनिधिको आड़मा कर्मचारी भर्ना प्रक्रिया थालनी गरेको समाचार सार्वजनिक भएपछि अन्तत्व कार्यालय कर्मचारी भर्ना रोक्न पुगेको हो वन मन्त्री शंकर भण्डारीले तत्काल प्रक्रिया रोक्न निर्देशन गरेको स्रोतले जनाएको छ कार्यालय प्रमुख एवं प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायलाई समेत मन्त्रालय डाकिएको छ देउलीकोट गाविसमा किशोरी समूह र प्रहरी मिलेर बाल विवाह रोकिएको छ हिजो बझाङको देउलीकोट गाविस कि सोह्र वर्षीय सरिता बोहरा र देउलीकोट गाविस पाँचका धनबहादुर बोहराको विवाह देउलीकोट गाविसमा गठित नमूना किशोरी समूह र प्रहरले उक्त बाल विवाह रोकेको किशोरी समूहकी अध्यक्ष रमिता सिंहले बताउनु भएको छ बाल विवाह गर्नु हुँदैन भनेर दुवै पक्षका अभिभावकलाई सम्झौता पनि नमानेपछि विवाह रोकिएको महिला विकास अधिकृत लीला घलले बताउनु भएको छ दुवै पक्षका अभिभावकहरूले अब उमेर पुगिसकेपछि मात्र विवाह गर्ने सहमति जनाएको महिला विकास अधिकृत घलेले जानकारी दिनुभएको छ हाल बजाङमा बाल विवाह बाहन्न प्रतिशत रहेको महिला तथा बालबालिका कार्यालयको तथ्याङ्कमा उल्लेख छ साल ट्रेडिङ कर्पोरेसनले केही दिन पहिले सुदूरपश्चिममा नुन अभाव भएको र उपभोक्ताले बढी नुन बढी मूल्य तिर्नु परेको भन्दै चलेको हल्ला हल्ला मात्रै भएको दावी गरेको छ कर्पोरेसनले सुदूरपश्चिमाञ्चलमा सबै जिल्लामा गरेको अनुगमन पश्चात नुनको कहीँ कतै अभाव नरहेको र उपभोक्ताले बढी मूल्य पनि तिर्नु नपरेको जनाएको हो कर्पोरेसनको क्षेत्रीय कार्यालय धनगढ़ीले तराईका दुई जिल्लासँगै सातवटा पहाड़ी तथा हिमाली जिल्लाहरूमा समेत गरेको अनुगमनमा हल्ला चले जस्तो कुनै ठाउँमा अवस्था नरहेको भेट्टाएको हो साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढ़ीका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेले नुनको उपलब्धताको अवस्था बुझ्न हरेक जिल्लामा अनुगमनमा निस्केको र सबै ठाउँमा नुन पर्याप्त मात्रामा भेटिएको र उपभोक्ताले बढ़ी मूल्य पनि तिर्नु नपरेको पाइएको बताएका छन् नुनको अभाव नभइकनै अभाव रहेको हल्ला एकाएक चल्नुको कारणको रूपमा भारतीय एक हजार र पाँच सय रूपियाँको नोट रहेको उनले बताएका छन् कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दाले भारतीय बजारबाटै नुन किन्ने गरेको र भारतीय पाँच र एक हजारको नोटमा एक्कासी प्रतिबन्ध लगाइएपछि बाध्यताले उपभोक्ताले व्यापारीलाई थोरै नुनको लागि ठूलो नोट दिनु परेकाले नुनमा बढ़ी मूल्य परेको र अभाव हुन लागेको भनेर अनावश्यक रूपमा हल्ला फैलाएको उनले दावी गरेका छन् नेपालमा एक्कासी नुनको अभाव हुने अवस्था आउन नदिन सरकारले उचित व्यवस्था मिलाइदिएको छ तर त्यो नागरिकलाई थाहा छैन भारतले दुई सालमा नै नाकाबन्दी गर्दा त्यसपछि सरकारले सनाको भई साल ट्रेडिङलाई कम्तीमा छ महिनालाई पुग्ने गरी नुन स्टक राख्नुपर्ने नियममा बाँधेको छ त्यसैले कुनै हालतमा पनि नुन अभाव नहुने सहायक महाप्रबन्धक पाण्डेले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स वा इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ विक्रमसम्म दुई हजार सत्तरी साल चैतमा बत्ती बाल्ने आश गरेका जयपृथ्वी नगरपालिकाका बासिन्दा बिजुलीको पोल गाडेको दुई वर्ष बित्न लाग्दा समेत अँध्यारोमै बस्न बाध्य छन् जयपृथ्वी नगरपालिकाको हिमन्तबाडा बाँझ गाउँ लगायतका गाउँका एक सय पचास परिवारले बत्ती बाल्न नपाएको गुनासो गरेका छन् ग्वालियक निर्माण सेवाले कामको जिम्मा लिएको भए पनि काम अधुरै छाडेको स्थानीय बासिन्दाले बताएका छन् स्थानीय बासिन्दाले काम गरे बापतको ज्याला समेत नपाएको वडा नागरिक मञ्चका संयोजक हरिलाल जोशीले बताउनु भएको छ स्थानीय बासिन्दाले बिजुलीको पोल ढुवानी गरेको पोल गाड्न खाल्टो खनेको तार ढुवानी ट्रान्समिटर ढुवानी तार तान्ने कामको पैसा समेत अहिलेसम्म नपाएको जयपृथ्वी नगरपालिका मठका भानुभक्त जोशीले बताउनु भएको छ बिजुली बाल्ने आशमा केही श्रमदान गरेर काम गरेको भए पनि दुई वर्ष बित्न लाग्दा समेत बिजुली बाल्ने त टाढाको कुरा काम गरेको पारिश्रमिक समेत नपाएको उनीहरूको गुनासो छ ग्वालियक निर्माण सेवा कम्पनीका ठेकेदारलाई फोन गर्दा अबको केही दिनमा नै आउँछु भन्ने आश्वासन मात्र पाउने गरेको स्थानीय बासिन्दाले बताएका छन् दशैं तथा तिहारको बीचमा आएर काम पूरा गर्ने र सबैको पारिश्रमिक दिने भनेको भए पनि अहिलेसम्म ठेकेदार नआएको स्थानीय जोशीले बताउनु भएको छ बिजुली बाल्ने आशमा काम गर्न थालेका त्यहाँका बासिन्दाको सपना सपनामै सीमित हुन पुगेको छ अहिले आफूहरूले बिजुलीको पोलमा तानेको तारलाई हेरेर चित्त बुझाउनु परेको समेत उनीहरूले बताउने गरेका छन् बिजुलीका सामान ढुवानी र स्थानीय बासिन्दाले काम गरे बापत झण्डै दुई लाख रुपियाँ बराबरको रकम आफूहरूले पाउन नसकेको जोशीले बताउनु भएको छ काम गराउने सहायक ठेकेदार जयबहादुर विष्टले भने अबको केही दिनमा आफू बजाङ आएर काम गर्ने बताउनु भएको छ उहाँले आफूले ठेकेदार सुरेश चन्दलाई सम्पर्क गरेको र ठेकेदारले भनेअनुसार अबको केही दिनमा नै काम पूरा गरी सबैको पारिश्रमिक समेत उपलब्ध गराउने बताउनु भएको छ बैतडीबाट आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा नौ सय अस्सी क्विन्टल जडीबुटी निकासी भएको छ जिल्ला वन कार्यालयका अनुसार विभिन्न स्थानबाट सो परिणामको जडीबुटी निकासी भएको हो गत आर्थिक वर्षमा रिठा मात्रै एक लाख चौतिस हजार पाँच सय किलोग्राम निकासी भएको छ त्यस्तै चुत्रो छ हजार तीन सय किलोग्राम तेजपात चौतिस हजार चार सय किलोग्राम काउलो उन्नाइस हजार सात सय किलोग्राम अमला बीस हजार छ सय किलोग्राम पाकनवेद चौध हजार नौ सय किलोग्राम सुगन्धवाल एक हजार एक सय पचास किलोग्राम र बोजो एक सय किलोग्राम निकासी भएको जिल्लाका सहायक वन अधिकृत अमर बुलनले जानकारी दिएका छन् रिट्टा प्रशोधन उद्योगको तयारी नागरिकको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यसहित जिल्लामा रिट्टा प्रशोधन उद्योग स्थापनाको तयारी गरिएको छ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बस पार्कलाई आधुनिकीकरण गर्ने कार्य शुरू गरिएको छ नगर विकास कोषको रु सात करोड़ चौतिस लाख ऋण सहुलियतमा सो बस पार्क आधुनिकीकरण गर्न लागि हो सो बस पार्कलाई आधुनिकीकरण गर्नका लागि कोषले बीस वर्षका लागि ऋण सहुलियत उपलब्ध गराएको भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले बताउनु भएको छ बस पार्कका आधुनिकीकरण गर्नका लागि गुरु सहित लागत अनुमान र वातावरणीय अध्ययनको कार्य पूरा भई निर्माण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 सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगतै बिपिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार